कोपी लामै छँदै बिरुवा मार्न नखोज कोपी लामा छँदै बिरुवा मार्न नखोज हतारमा मायाको बिउ सार्न नखोज हतारमा मायाको बिउ सार्न नखोज पवित्र प्रेम भए सानो रोक्छ र कसले पवित्र प्रेम भए सानो रोक्छ र कसले काटे रगत हुन्छ रातो बार्न नखोज हतारमा मायाको बिउ सार्न नखोज सुम्पिसकेको हृदय मागे पछि फिर्ता सुम्पिसकेको हृदय मागे पछि फिर्ता पछु अरू कोही पार्न नखोज हतारमा मायाको बिउ सार्न नखोज परिश्रमको फल सधैँ हुन्छ मिठास परिश्रमको फल सधैँ हुन्छ मिठास सङ्घर्ष र जिन्दगीमा हार्न नखोज हतारमा मायाको बिउ सार्न नखोज नसा नसामा तिम्रो नाम लेखिसकेपछि नसा नसामा तिम्रो नाम लेखिसकेपछि जीवनभर अलपत्र पार्न नखोज हतारमा मायाको बिउ सार्न नखोज कोपी लामा छँदै बिरुवा मार्न नखोज हतारमा मायाको बिउ सार्न नखोज नमस्कार शान्ति समानता र सदाचारका लागि सामुदायिक सञ्चार रेडियो रामेछाप पन्चानब्बे थोप्लो आठ मेघार्ज मार्फत हरेक सोमबार राति बिबिसी नेपाली सेवापछि दस बजेसम्म आउने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास तपाईँ हाम्रै मिलन बिछोडका कुरा कतै मन दुखेका कुरा कतै माया प्रेम साटिएका कुरा गजल मार्फत बहकाउने एउटै कार्यक्रम स्मृतिका पाना लिएर उपस्थित भइसकेको छु प्राविधिक मित्र रामचन्द्रको साथमा म प्रज्वल पौडेल समाजमा भएका सकारात्मक तथा नकारात्मक घटना परिघटनालाई गजल मार्फत सन्देश प्रवाह गर्नुका साथै तपाईँका मनका भावनाहरू बहकाउनका निम्ति हामीले यस कार्यक्रम ल्याएका छौँ र यस कार्यक्रममा तपाईँ हाम्रै जिन्दगीमा देखिएका भोगिएका दुःख सुख आँसु हाँसो हर्ष पीडा माया धोकामा उत्पन्न शब्दभावहरू गजलात्मक शैलीमा प्रस्तुत गरी तपाईँको हृदयलाई शान्त पारी सन्देश प्रवाह गर्ने प्रयास प्रयास गर्नेछु जसका लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम स्मृतिका पाना रेडियो रामेछाप पन्चानब्बे थोप्लो आठ मेघहर्ज मन्थली चार रामेछाप साथै इमेल आइडी पिआरएजेडब्लुएल प्रज्वल डट एसएमआरआइटिआइकेपिएनए स्मृतिका पाना एट द रेट याहु डट कममा सल्लाह सुझाव र प्रतिक्रियाको साथमा गजल पठाउनुहोला आजको कार्यक्रममा भने विभिन्न साहित्यिक पत्र पत्रिकामा प्रकाशित तपाईँहरूकै गजल लिएर उपस्थित भएको छु त्योभन्दा अगाडि कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु जेबी संयोगीको शब्द आलोकश्रीको सङ्गीत र जगत सिंहको स्वरमा सजिएको कुन माया सदर्भ हो साङ्गीतिक गजल माया सदर्भ سدل अचेल पोली दिए जस्तो लाग्छ शीतल दिने जुनले अचेल पोली दिए जस्तो लाग्छ आफन्तले मायाभरि गोली दिए जस्तो लाग्छ आफन्तले मायाभरि गोली दिए जस्तो लाग्छ खोजे धेरै आफैलाई भेटिएन कतै पनि खोजे धेरै आफैलाई भेटिएन कतै पनि निराशले जोगी बन्न झोली दिए जस्तो लाग्छ आफन्तले मायाभरि गोली दिए जस्तो लाग्छ रिजा हुन खोज्छु तर झनै बढी रुन्छ जीवन रिजा हुन खोज्छु तर झनै बढी रुन्छ जीवन दैवले नि यस्तो दुखी चोली दिए जस्तो लाग्छ आफन्तले मायाभरि गोली दिए जस्तो लाग्छ कोपी लामै सुक्न थाले खुसीहरू नफक्रिँदै कोपी लामै सुक्न थाले खुसीहरू नफक्रिँदै जिन्दगीको चितकार एक्लै दिए जस्तो लाग्छ आफन्तले मायाभरि गोली दिए जस्तो लाग्छ शीतल दिने जुनले अचेल पोली दिए जस्तो लाग्छ आफन्तले मायाभरि दिए जस्तो लाग्छ आफन्तले मायाभरि दिए जस्तो लाग्छ शान्त बहादुर रोका खिम्ती दुई रामेछाप जब मायामा आघात पर्छ जुनले नि पोलिदिए जस्तो लाग्छ कोपिलामै खुसीहरू सुके जस्तो हुन्छ जस्ता भावना व्यक्त गर्दै हुनुहुन्थ्यो खिम्ती दुई रामेछापका शान्त बहादुर रोका स्रष्टा सङ्गम रामेछापद्वारा प्रकाशन हुने दिपन दैमासिक पत्रिका मार्फत मित्रहरू साहित्य लेखन अगाडि बढाउनका लागि धेरै सर्जकहरूको साहित्य पढ्नै पर्छ पढ्नु एउटा जिज्ञासा हो एउटा लत हो सृजनात्मक क्षमता जसमा हुन्छ ऊ पढ्न छाड्दैन साहित्यले समाजलाई समृद्ध बनाउँछ र सुसंस्कृत बनाउँछ लेख्ने काम सजिलो त छैन तापनि प्रयासले मानिसलाई निपुणता बनाउँछ लक्ष्य भेट्ने आकाङ्क्षा हामीभित्र जगाउँछ यसै क्रममा दिपन दैमासिक पत्रिकाको दोस्रो अङ्कमा प्रकाशित बाहुन तिलपुङ सिन्धुलीका अमला अधिकारीजीको गजल यो समयमा तपाईँहरूमाझ पस्कन चाहन्छु उहाँका गजलका शेरहरू यसरी अगाडि बढ्छन् बाँझो माटो चिया छिया हुनुपर्छ बाँझो माटो चिया छिया हुनुपर्छ तिनाङ्गा चौर हरिया हुनुपर्छ तिनाङ्गा चौर हरिया हुनुपर्छ तपाईँको ज्वाइँसँग धनमाल होइन बाबा तपाईँको ज्वाइँसँग धनमाल होइन बाबा गरी खाने पाखुरी बलिया हुनुपर्छ तिनाङ्गा चौर हरिया हुनुपर्छ गरिबका कविता गाउँदै थियो कोही गरिबका कविता गाउँदै थियो कोही म जस्तै सायद दुखिया हुनुपर्छ ती दाङ्गा चौर हरिया हुनुपर्छ हजुरको प्रतिभा हेरिँदैन यहाँ हजुरको प्रतिभा हेरिँदैन यहाँ खल्तीमा प्रशस्त रुपियाँ हुनुपर्छ ती नाङ्गा चौर हरिया हुनुपर्छ नारी समानताका कुरा गर्छौ भने सुन नारी समानताका कुरा गर्छौ भने सुन चुल्हो चौकोको काम अधिया हुनुपर्छ बाँझो माटो छिया छिया हुनुपर्छ तिनाङ्गा चौर हरिया हुनुपर्छ तिनाङ्गा चौर हरिया हुनुपर्छ तिम्रो रहरसँग मलाई सरोका तिम्रो रहरसँग मलाई के सरोकार तिम्रो खबरसँग डगरसँग मलाई के सरोका पुरानो डगरसँग मलाई के सरोका तिम्रो रहरसँग मलाई के सरोका तिम्रो रहरसँग मलाई के सरोका खबरदार भ्रष्टाचार गरौला अब खबरदार भ्रष्टाचार गरौला अब भोट माग्न गाउँघरमा झरौला अब भोट माग्न गाउँघरमा झरौला अब गाउँको विकास गर्छु भन्दै आस देखाउँदै गाउँको विकास गर्छु भन्दै आस देखाउँदै चुनाव जिती सहर बसाइँ सरौला अब भोट माग्न गाउँघरमा झरौला अब आफूलाई पाएक पर्ने संविधान बनाई आफूलाई पाएक पर्ने संविधान बनाई राष्ट्रको ढुकुटी रित्याई चराउला अब भोट माग्न गाउँघरमा झराउला अब भाइ भाइमा असहमतिको बहाना गर्दै भाइ भाइमा असहमतिको बहाना गर्दै आफू आफैमा लडाई गरी मरौला अब भोट माग्न गाउँघरमा झरौला अब विकास गर्ने बहानामा भ्रष्टाचार गरी विकास गर्ने बहानामा भ्रष्टाचार गरी फर्जी कागज बनाई गोजी भरौला अब भोट माग्न गाउँ घरमा झरौला अब खबरदार भ्रष्टाचार गरौला अब भोट माग्न गाउँ घरमा झरौला अब भोट माग्न गाउँ घरमा झरौला अब कर्ण विक अब हामी सचेत भइसक्यौँ फर्जी कागज बनाउँदै राष्ट्रको ढिकुटी रित्याउन अनि अनेक बहानामा ढिकुटी भर्न दिन्नौ जस्ता सन्देशमूलक दिपन दैमासिक पत्रिकाको दोस्रो अङ्कमा प्रकाशित कर्णविकको विकको गजल लिएको थिएँ श्रोता विश्व परिवर्तनशील छ सभ्यताले कुनै पनि भूभाग मानिसका संस्कृति परिवर्तन गरी ल्याएकै छ त्यसले नेपाली समाजलाई छोएको छ आधुनिक विकास र सांस्कृतिक अतिक्रमणले नेपालका कला सभ्यता र लोक संस्कृतिमा असर पुर्याएको छ हामीले हाम्रा आफ्ना सांस्कृतिक पहिचान परिचय र मौलिकतालाई राख्न सकेका छैनौँ यस्तो अवस्थामा साहित्यको माध्यमबाट संरक्षण सम्वर्धन र प्रवर्धनमा लाग्नुपर्ने अवस्था आएको छ त्यसैले त रामेछापबाट यस पत्रिकाले साहित्य क्षेत्रमा विशेष टेवा पुर्याउँदै आएको छ तपाईँ पनि लघुकथा कविता हाइकु गजल मुक्तक सिर्जना गर्नुहुन्छ भने पत्रचार गर्न सक्नुहुनेछ जसका लागि दिपन साहित्यिक पत्रिका मन्थली रामेछाप अर्थात् email ID D I P N e e Dipan two zero six nine at the rate Gmail dot कममा पठाउन सक्नुहुनेछ भन्दै रात्रिकालीन प्रस्तुति कार्यक्रम स्मृतिका पानामा यो समयमा दुई महिने सामान्य साहित्यिक पत्रिका अभिव्यक्तिबाट पाँच थरका उदय अपेक्षाजीको गजल लिएको छु उहाँका गजलका शेरहरू यसरी अगाडि बढ्छन् युगहरू जन्माइदिने माता भइएछ युगहरू जन्माइदिने माता भइएछ वीरताको कलम चोप्ने गाथा भइएछ वीरताको कलम चोप्ने गाथा भइएछ साहुको दलानमा चाकडी गर्दाखेरि साहुको दलानमा चाकडी गर्दाखेरि श्रमिकको हिसाब टिप्ने खाता भइएछ वीरताको कलम चोप्ने गाथा भइएछ युद्धको सङ्घारमा मोर्चाको बस्तीभित्र युद्धको सङ्घारमा मोर्चाको बस्तीभित्र शहीदको रगत पोख्ने नाता भइएछ वीरताको कलम चोप्ने गाथा भइएछ सिर्जनाको लहरमा यात्रा गर्दै जाँदा सिर्जनाको लहरमा यात्रा गर्दै जाँदा भावनाको शिखर चुम्ने दाता भइएछ वीरताको कलम चोप्ने गाथा भइएछ दिन दुखीका व्यथाहरू उतार्दै गर्दा दिन दुखीका व्यथाहरू उतार्दै गर्दा सबैलाई शीतल दिने छाता भइएछ वीरताको कलम चोप्ने गाथा भइएछ युगहरू जन्माइदिने माता भइएछ वीरताको कलम चोप्ने गाथा भइएछ वीरताको कलम चोप्ने गाथा भइएछ छाया पर्दा पछाड़ी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 वेबसाइटबाट पनि साहित्यको संरक्षण र सम्वर्धन गर्नका लागि आजकल विभिन्न वेबसाइट ब्लग स्पोर्टबाट पनि विभिन्न जानकारीका साथै विभिन्न साहित्यिक रचनाहरू पाउन सकिन्छ यसै बिचमा चिसापानी नेपाल ब्लग स्पोर्टबाट चिसापानी छ रामेछापका गजलकार रामशरण श्रेष्ठजीको गजल लिएको छु उहाँका गजलका शेरहरू यसरी अगाडि बढ्छन् कोपिला बढेर फुल हुनु नौलो होइन कोपिला बढेर फुल हुनु नौलो होइन मान्छेबाट सानो तिनु भुल हुनु नौलो होइन मान्छेबाट सानो तिनु भुल हुनु नौलो होइन फुलले नि दुखाउँछ भुलले नि दुखाउँछ फुलले नि दुखाउँछ भुलले नि दुखाउँछ बढ्दै जाँदा पीडाहरू सुल हुनु नौलो होइन मान्छेबाट तिनु भुल हुनु नौलो होइन कोही गरिब मर्दैछन् अनि कालले भोक भोकै कोही गरिब मर्दैछन् अनि कालले भोक भोकै अमिरको घरमा खर्च फजुल हुनु नौलो होइन मान्छेबाट सानोतिनो भुल हुनु नौलो होइन कतै धोका प्रेममा कतै खुसी खुसी यहाँ कतै धोका प्रेममा कतै खुसी खुसी यहाँ पाउनु र गुमाउनुको असुल हुनु नौलो होइन मान्छेबाट सानोतिनो भुल हुनु नौलो होइन बगरहरू सोच्दा हुन् किनारहरू सोच्दा हुन् बगरहरू सोच्दा हुन् किनारहरू सोच्दा हुन् हामीलाई जोडिदिने पुल हुनु नौलो होइन मान्छेबाट सानोतिनो भुल हुनु नौलो होइन कोपिला बढेर फुल हुनु नौलो होइन मान्छेबाट सानोतिनो भुल हुनु नौलो होइन मान्छेबाट सानोतिनो भुल हुनु नौलो होइन राम शरण श्रेष्ठ चिसा पानी छ रामेछाप हवस् त पत्र पत्रिकामा प्रकाशित तपाईँहरूकै गजल वाचन गर्दा गर्दै आजको निर्धारित समय सकिनै लाग्यो प्रेम वियोग आशा निराशा शुभकामना करुणा माया प्रतिकार उपकार सहजता कठोरता धीरता अधैर्यता सहयोग सद्भाव आदिको सम्मिश्रणलाई लिखित रूपमा आफ्नो मनको भाव तरेलीमा टिपेर गजलात्मक शैलीमा प्रस्तुत गरी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 दिनुहुने सम्पूर्ण साहित्य अनुरागी मित्रहरूलाई विशेष धन्यवाद दिँदै प्राविधिक मित्र रामचन्द्र प्रति आभार प्रकट गर्दै कृति एल्बमबाट राजबाबु श्रेष्ठको लय हरि लम्सालको सङ्गीत र परशुराम रिजालको स्वरमा सजिएको आगो सल्काई मुटुभित्र डडाएर गयौ तिमी साङ्गीतिक गजलसँगै म कार्यक्रम प्रस्तुता प्रज्वल पौडेल पी स्क्वायर पनि बिदा चाहन्छु तपाईँको यो साता सृजनात्मक रहोस् शुभरात्रि नेपाली साहित्यिक जदौ आगो सल्काई मुटु भित्र डढाएर गायो तिमी ओ आगो सल्काई मुटु भित्र बढ़ाए रागा के के दिउला भन्थ्यौ तिमी उल्टै खुट्टा तानी मलाई लड़ाए गयो तिमी बढाएर गायो ज्यानै दिन्छु भन्थ्यौ सधैँ माया गर्छु साथ दिन्छु ज्यानै दिन्छु भन्थ्यौ सधैँ बोली फेरि उल्टै औला चढाएर गयो